पुरा पैँसठी सालतिरको माओवादीको लडाइँ शान्ति भएपछि फेरि गाउँघरमा हटिया बजार विवाह व्रतबन्ध पार्टी धुमधामसँग हुन थाल्यो गाउँघरमा हट बजार विवाह पार्टी रातमा हुने गर्दछ त्यहाँ डान्सिङ सिङ्गिङ प्रोग्राम रातभरि हुन्छ टाढा टाढाको मानिसहरू जम्मा हुन्छन् कोही कसैको लक्ष्य प्रति प्रतिस्पर्धामा भाग लिएर जित हासिल गर्ने पनि कसैको चाहिँ प्रोग्राम हेरेर मनोरञ्जन लिनुहुन्छ जसो युवा युवतीहरू प्रेमिक प्रेमिकासँग भेटघाट गर्न आएका हुन्छन् सहरमा डेटिङ जाने चलन छ गाउँघरमा चाहिँ यस्तै यस्तै प्रोग्रामहरूमा मात्रै भेट्ने गरिन्छ माओवादी र आर्मी पुलिसको लडाइँमा मरिने डरले म र मेरो दाई झापामा पढ्न बसेका थियौँ बुबा आमा पनि झापामै बस्नुहुन्थ्यो गाउँमा चाहिँ हजुरबुबा हजुरआमा मात्रै बस्नुहुन्थ्यो शान्ति भएपछि दारू बिदामा म गाउँ गएँ त्यति बेला म तेह्र वर्षको मात्र थिएँ सहरमा हुर्केकोले गर्दा होला म सोह्र वर्षको भन्दा कम्ती थिएँ गाउँमा पाँच कक्षासम्म पढेकोले गर्दाखेरि गाउँको सबै साथीहरूलाई चिन्थेँ गाउँ पुग्न साथ मेरो मेलिना मनिषा रिता साथी भेट्न आएका थिए मेलिना मभन्दा करिब तिन वर्षको दिदी थिए अनि मनिषा चार वर्षको चाहिँ थियो तर रिता र मेरो उमेर चाहिँ उस्तै उस्तै थियो हामी एउटै सालका थियौँ गाउँमा बसेर रमाइलो लाग्दै थियो त्यही गाउँको अङ्कल भन्ने घनश्याम दाई अङ्कलको विवाह भयो विवाहमा भव्य प्रोग्राम हुने अरे गाउँको सबै क्लबहरू नाच्न आउँछन् भन्ने कुरा मिलिनाले र मनिषाले सुनाए म पनि जाने निर्णय गरेँ हजुरबुबा र हजुरआमाले पनि मलाई जाऊ विवाहमा रमाइलो हुन्छ भन्नुभयो हामी विवाहमा पनि रातिको समयमा लाइन बत्ती थिएन जेनेरेटरको करेन्टबाट नै सबै बिजुली बत्ती साउन्ड सिस्टमहरू चल्दो रहेछ प्रोग्राम चल्दै थियो दिदी बहिनीहरू नाच्दै थिए जिन्दगानी दर्पण छाया भन्ने गीतमा म चाहिँ रमाइलो मानेर हेर्दै थिएँ मेलिना मलाई बोलाउन आई जेनी एकैछिन मसँग आइज न त्यहाँ गए एकजना बिस एक्काइस वर्षको केटासँग मलाई मिलिनाले भेट गरे जेनी मेरो दाईसँग परिचय गर है मैले भने मलाई त परिचय गर्नै आउँदैन त्यो दाईले भन्यो परिचय गर्नु म सिकाइहाल्छु नि त्यो दाईले परिचय गराउँछु भन्दा भन्दै मेरो हात त च्याप्पसँग थियो मलाई त धेरै नै अप्ठ्यारो महसुस भयो म उम्कन खोज्दै मैले भने मलाई परिचय गर्नै आउँदैन त्यो दाइले भने परिचय गर्न म सिकाइहाल्छु नि मेरो हात च्याप्प समाउँदै त्यो दाइले भन्न थाले मलाई त धेरै नै अप्ठ्यारो महसुस भयो म उकन खोज्दै थिएँ उसले जानै दिएन मेरो दाहिने हातको नारी दुखेर पिसाब हुँदैन जस्तो भइसक्यो उसले छोड्दै छोडेन जेनी अर्कै केटासँग कहाँ गयो कहाँ अरू चिनेको कोही पनि थिएन मैले विनम्र अनुरोध गरेँ प्लिज दाइ मलाई छोड्नुहोस् न तपाईँसँग चिन्जान नै नगरी कसरी छोड्नु म आफ्नो परिचय दिनुहोस् अनि मात्रै छोड्छु मैले परिचय दिएँ मेरो नाम जेनी म झापामा बस्छु अब त छोड्नुहोस् उसले झन् तान्यो म खुत्तिएर उसको कमरमा पुगेँ अचानक मेरो देब्रे हात उसको लाडामा पर्न गयो लाडो त फलाम जस्तै थियो मलाई त लाज पनि लागिरह्यो म केही बोल्न सकिनँ भाग्नु चाहिँ म त्यति धेरै लजाएँ मेरो शरीर नै स्थिरमा थिएन उसले उसले किन बोल्न छोड्नु भयो जेनेजी भन्दै मेरो निहुरेको चिउरा उठाइदियो मैले भने के बोल्नु बोल्नै आउँदैन उसले भन्यो जिब्रो लागेको छैन होला जिब्रो लाग्ने बनाइदिउँ भन्दै मेरो ओठ छोइदियो छ्या मलाई टच नगर्नुहोस् है मलाई टच गरेको मन पर्दैन मलाई अप्ठ्यारो लाग्छ त्यसो भन्दै मैले हात खोल्न खोजेँ तर उसले चम्च्याप्प समात्यो अलिअलि गर्दै प्रोग्राम भएको ठाउँबाट निकै पर पुग्यौँ ठाउँ पुरै अँध्यारो थियो मैले रिसाउँदै भने यति अँध्यारो ठाउँमा किन ल्याएको छोड्नुहोस् मलाई म जान्छु उसले डरदै हुँदै भन्यो सहरको मैया यहाँ त भूत हुन्छ जाने भए जानु म त केही भन्दिनँ दायाँ बायाँ पुरै हुँदैन रुखको छुट्टाहरू पनि हल्लिँदै आएको जस्तै थाल्यो मुसाएर भ्याउँदै हिँडेको कराको आवाज पनि तर्साएको जस्तो लाग्न थाल्यो म केही नबुझी चुपचाप बसेँ डर निकै लागिरहेको थियो नै डर लाग्यो अब जानुहोस् न उसले मलाई गिच्याउँदै भन्यो मैले प्लिज मलाई मेरो घरमा पुऱ्याइदिनुहोस् बेलनाहरू पनि कहाँ हराए हराए भने उसले तिम्रो घर त मलाई थाहा नै छैन अनि मैले कसरी पुऱ्याउने पुऱ्याउने भन्ने चिन्तित हुने मैले भने मेरो घर मिलिनाको सँगै हो घर पुगेपछि त्यही थाहा हुन्छ पुऱ्याइदिनुहोस् न प्लिज प्लिज मैले अनुरोध गरेँ ल हिँडा म पुऱ्याइदिन्छु म खुसी भएँ आ छोड्नुहोस् ल मैले भने उसले अँगालो मारे अनि अँगालो त भने मैले केही पनि नगर्नु मलाई म आफै हिँड्छु उसले अङ्गालाई मार्दै भन्यो अनि म अङ्गालाई मारेँ त भन्यो केही पनि नगर्नुहोस् म आफै मर्छु भने अनि परसम्म गयौँ एकदम पुरानो गोठ थियो तर गाई गोरु केही थिएन पराल र मकैको ढुङ्गा थियो जुन लागेर राति भए पनि बाटो चाहिँ देख्न सकिन्थ्यो उसले फेरि अङ्गालाई माग्यो मैले सुन्नुहोस् न भने उसले भन्यो ल तिमीलाई घर पनि पुर्याउनु अनि आमालाई पनि मार्न नपाउनु केही म केही बोलिनँ उसले एकछिन यहीँ बसौँ न भने मैले माने उसले डराउँदै हुँदै भन्यो उसो भए जाऊ म यहीँ बाटो जान्छु मलाई धेरै नै डर लागेको थियो किनभने मलाई म धेरै नै डर लाग्थ्यो मैले उसको कुरा मान्नै पर्यो मैले भने ल ल ल तर धेरै बेर होइन है उसले ओके भने हामी आफ्नो पढाइमा बस्यौँ बस्ने साथ उसले मेरो अनुहारमा हात राख्यो उसको हात अलिअलि गर्दै मेरो चेस्टतिर ल्याउन थाल्यो मेरो त्यो पुरै तातिएर आयो मैले हात हटाउँदै प्लिज जाउँ न मलाई ढिला भयो भन्न थालेँ उसले आज नजाने यहीँ बस्ने भन्यो मलाई त डर लाग्यो तिमी एउटा कुरा मान्छौ भने म जान्छु भने मैले आफ्नो गर्दै सुन्दै के कुरा उसले म तिमीलाई किस गर्छु आफ्ना भने मैले हुन्छ भने मेरो ओठमा किस गर्न थालेँ उसले मेरो ओठमा किस गर्दा गर्दै मेरो दुध दुवै हातले छान्न थाल्यो मलाई एक प्रकारको आनन्द महसुस हुँदै गएको थियो उसले मेरो टी सर्टको बटन खोल्दै गयो एक हातले यसको भित्रको स्ल्याक्स निकालिदियो अनि स्ल्याक्सभित्र हात हाल्यो मेरो कुर्तीबाट पानी बग्दै थियो पुरै भिसाएको महसुस भएको थियो टी सर्टको बटन खोलेपछि कपडा भित्रैबाट दुध मार्न थाल्यो मुख मुखमा जोडेर कङ्किस अनि एक हातले दुध अर्को हातले मेरो कुर्तीमा हाल्दा मलाई मार लागिसकेको थियो मलाई मात लागिसकेको थियो तनले भन्दै थियो छिटो छिटो यसरी छिटो भन्दै थियो तर मैले प्लिज नगर मैले यस्तो गरेको छैन म गर्न चाहन्न भन्दै थियो तर मैले सोचिसकेको थिएँ अब मलाई नजिकै छाड्दैन नाचिकै छोड्दैन बिस्तारै हातको औँला पोतीभित्र छिरे कराउन थाले मुखबाट आवाज आउन थाल्यो आवाज ननिकाल्नु भन्छ आइहाल्छ मेरो कपालको रिबन फुस्किएर परालभरि छरिएको थियो मेरो चेस्ट खुलेर एकातिर थियो स्ल्याक्स एउटा खुट्टामा मात्रै थियो माथि सरेको थियो मेरो पुतीको पानीले पुरै पानी भिजेको थियो म महसुस गर्दै थिएँ इमोसनल इमोसनले भित्रबाट काम्दै पनि थिएँ सात दिन अगाडि मात्र मिन्स भएको थियो तर म मलाई छो मिन्स भएको छ भन्न सक्दिनँ थिएँ उसले आफ्नो पेन्ट खुल्यो लामो फुल लाग्ने गर्यो ऊ त्यो मानव चाहिँ यसरी थियो तर पस बस्दै बसेन एक हातले बुद्धीको एक भाग च्यातेर हाल्न खोज्यो तर पनि पसेन के सोचेछ कुनै आफ्नो खल्तीबाट पर्स निकाल्यो पर्समा कन्डम रहेछ कन्डम लाडोमा हाल्यो अनि कन्डम काँडै काँडा भएको थियो मेरो दुई खुट्टा अलिक पन्छाएर लाडोले बेसरी हिँड्यो मलाई धेरै दुख्यो एकछिन त भुत्तुकै भएँ मुटु नै ढोकेला जस्तो भयो आँखा बन्द भयो म जोरले कराएँ आया उसले हान्न छोडेन लाडु पुरै मुटुमा खोजे जस्तै हुँदै थियो मैले उसको पाखुरामा बेसरी समातेँ धेरै कराएकोले होला मुख थुनेर उसले नारी चेक्न थाल्यो अति नै दुख्दै थियो तर भित्रभित्रै मजा पनि आउँदै थियो करिब बिस मिनट जति निरन्तर चिकेपछि जो जिउले चिक्न थाल्यो मलाई भित्रबाट काम आयो अनि मलाई अर्कै खालको मजा आइरहेको थियो उसको पानी माल झरेछ उसले लानु पऱ्यो कन्डममा बिस एमएल जति पानी थियो मेरो पनि कुटीबाट एक भुल्का पानी झऱ्यो हामी त्यो पहुँचबाट निस्क्यौँ मलाई हिँड्न धेरै गाह्रो भइरहेको थियो उसले मलाई अनलाइन मारेर घर अहिले त्यो मान्छे कहाँ छ भनेर थाहा नै छैन र कहिलेकाहीँ सोच्ने गर्छु म घर पनि गएको छैन गाउँबाट झापा झरिसकेपछि हजुरबुबा र हजुरआमा पनि यतै आउनुभयो त्यसैले जाने काम पनि छैन अब यसो सोच्छु कि कुनै दिन मैले त्यो मान्छेलाई भेटेँ भने त्यसै गरी त्यो मान्छेसँग बेस मारी चिक्ने मन छ